सात माथि मिलम्चीदेखि तल सुनकोसीको दोभानसम्म दोलाल घाटसम्म फैलिएर रहेका यी इन्द्रावती किनारका माझी दनुवारका जीवनधारा इन्द्रावतीकै अविरल धारासँग अनौठो वक्रता लिएर बगिरहेको छ इन्द्रावतीको अविरल प्रवाहको महागाथा चाहिँ यो कुनै पनि इतिहासले नदेखेको महागाथा कुनै महाकविले नलेखेको महागाथा अनि यसैको अविरल तालमा यसका किनारामा फैलिएका माझी दनुवारले यसका दुई किनाराका अजङ अजङ पहरा र पाखामा खोरिया र भिरमा आफ्ना कोदाला हल्लाले कति महागाथा कोरेका छन् कसले जोखो गरेको छ तर यसको उदय र अस्तको महागाथा कुनै इतिहासकार र महाकविको महागाथामा नकोरिए पनि यसको सिर्जनाको अविरल धारा इन्द्रावतीको अविरल प्रभावसँगै आज पनि बगिरहेकै छ अनि यसकै अटुट श्रृङ्खलामा गिरिराज हिमालयको राज्य संरक्षणमा सायद कुनै किराँत जातिको प्रजाले आफ्नो जीवन सङ्गीत गुजाए हुन् अनि त्यसलाई अर्कै वंश अर्कै जातिले मिठाएर फेरि नौलो प्रभुत्व त्यहाँ कायम भयो हो यी सब कुरा यसै इन्द्रावतीको बगरका एक एक गिर्खामा कुन्दिएको होला यो धेरै पहिलेको किरातेश्वर शिवका वंशले पाइला टेकेको भन्दा पनि पहिलेको कुरा हो इन्द्रावतीको प्रभावसँग अविरल सङ्घर्षको यसै अविरल कडीमा गाँसिन आउने नृवंशमा सायद मल्ल राजाको पालादेखिको यो माझी वंश छ सायद मल्ल राजा केही पालामा यो माझी जातिले इन्द्रावतीको प्रवाहको विपरीत आफ्नो डुङ्गा हेल्दै यस ठाउँको उजाड अनकन्ठारमा आएर विश्राम गरेथ्यो र पछि यहीको रमणीयतामा यहीँको मिठो सङ्गीतमा लट्ठिएर यहीँको भिर पहारा खोरिया पाखा खरेर उजाड धरतीमा आबादीको फूल रोपेको थियो अनि त्यति बेलाका तिनै यायावर मानव जातिको यस ठाउँमा फैलिएको एउटा शाखा आज आफूलाई कुसुवार माझी बोटे माझी आदिका रूपमा परिचय दिन्छ तर उनीहरूका पुर्खा किन कुसुवार अथवा बोटे भनिए र उनीहरू कहिले कुन युगमा यहाँ आएर बसे भन्ने कुराको पुर्ख्यौँले बताउन ऊ असमर्थ छ सायद उसले आफ्ना पुर्खाको यायावर प्रवृत्तिलाई बिर्सिसकेको छ र आफ्ना आदि पुरुष नै इन्द्रावतीको गर्भबाट जन्मेको भन्ने कुरामा ऊ विश्वस्त भइसकेको छ त्यसैले त गाउँको बुढो मिजार भूमा माझी भन्छ हाम्रा पुर्खा देउताकै पालादेखि यहाँ आएका र यिनै काजी मालिकका छत्र छायामा इन्द्रावतीकै पानीसँग मौलिएका तर कसैलाई किम्बदन्तीका रूपमा यसभन्दा बेग्लै कुरो पनि थाहा छ उनीहरू भन्छन् उनीहरूका पुर्खामा कुनै त्रिजुगाबाट र कुनै सीमाङ्गढबाट आएका हुन् र उनीहरूका आदि पुर्खा रामचन्द्रका छोरा कुश भएकाले उनीहरू कुशवार कहलाएका अनि बोटे बोटे त सायद घरबार साहुका पेटमा हुलेर बोटमुनि सायद सिमलको बोटमुनि जीवन निर्वाह गर्ने कुनै सुकमवासी माझीको सन्तान भएकोले भनिएको होला अङ्ग्रेजीको बोट चलाउने भएर होइन त्यसो त आज अरू पनि धेरै हाँगामिगा छन् बोटे माझी तनवार माझी राई माझी इत्यादि तर मुख्य माझीको वंश त कुसुवार वंश नै हो अनि यही कुसुवार माझीका वंशमा जन्मेको भोमा माझी र उसका पुस्तासम्मले जीवनको सुरुदेखि अन्तसम्म त्यस इन्द्रावती क्षेत्रमा ठुला ठालु काजी खानदानको सेवामा आफूलाई खपायो यसै दास्ताको संस्कारमा उसले आफ्नो र आफ्ना जातिको पनि कुनै पुर्ख्यौली कुनै इतिहास हुन्छ भन्ने कुरा नै बिर्सिदिइसकेको थियो इतिहास र पुर्ख्यौली भन्दा पनि उनीहरूले हाँडीमा हालेर भुटी खानु हुने ताप्केमा हालेर उमाली खानु हुने खानेकुराकै लागि सङ्घर्ष गर्दै मालिकहरूको सेवालाई आफ्नो जीवनको प्रथम आवश्यकता ठाने खोलासँगको पैठा जोडीलाई आफ्नो साधनको माध्यम ठाने जबसम्म मालिक खुसी छ जबसम्म खोलो प्रसन्न छ तबसम्म इतिहास र पुर्ख्यौलीको के जरुरत तर अब आएर यो नयाँ पुस्ताले आफ्नो चिन्तन धारामा नयाँ कुरा समावेश गर्न थालेको छ ऊ बात बातमा आफ्ना पुर्खाको यस ठाउँको हक अधिकार अनि काजी र अरू ठुला ठालुको उनीहरूका जाति हुपरको शोषणको मूल खोतल्न प्रवृत्त भएका देखिन्छन् ज्यादै सोझो र व्यावहारिक बुद्धिबाट वञ्चित ठहरिएको माझी जातिको यस पुस्तामा आएर नयाँ रगतमा आफ्नो वर्ग स्वार्थको केही चेतना भइसकेको छ त्यसैले काजीको निरङ्कुश हैकम प्रश्नहीन शासनमा अब बिस्तार बिस्तार अडचन आउन लागेको थियो साना काजीका सहारे पाहुनाहरूका मनोरञ्जनका लागि दुवाली थुन्ने प्रश्नको सिलसिलामा यो कुरा प्रष्ट देखा पर्यो आजसम्म हाम्रा पुर्खा हाम्रा जातिमाथि काजी खानदानले जे जति थिचोमिचो गर्दै रगत चुस्दै कमारा लदाजे लदाएर आए अब त्यस्तो मन लागि चल्न सक्दैन स्कुलको रात्रि कक्षामा गिरी मास्टर देवु पनेरु र गाउँका हिरे जयमाने भीमे रिठे आदि गरिएका युवा माझीहरूका समूहमा प्रत्येक साँझ शोभिते माझीको जुझारु खालको स्वर गुज्दथ्यो उसको यस जुझारुपनमा पुट दिने त्यहाँ सबै नै हुन्थे त्यसमा पनि यो रात्रि कक्षा र त्यसका सञ्चालक गिरी मास्टर त्यस वर्ग चेतनाको पृष्ठभूमिमा सक्रिय आडाको रूपमा उभिन्थ्यो सोभिते भाइका कुरा त्यसै हावामा उडाउने खालको छैन भाइ हो गिरी मास्टर प्रेरणा दिन्छ यसको सच्चाइलाई मनन गर्नु अत्यन्त जरुरी छ अब त ऐन पनि त हाम्रा पक्षमा बनिसक्यो अब ठुला बडाले हामीसँग त्यसरी सित्तै बेट बेगारी लिन त कसरी पाउलान् के ऐनले हाम्रो पक्ष लिन्न ऐनले कागतमा तिमीहरूको पक्ष लिए पनि अदालत र अड्डामा कसको पक्ष त्यो त भन्न सकिन्न देवु पनेरुले व्यावहारिक पक्षलाई औल्यायो किनभने कागतमा जे जसो लेखे पनि त्यसलाई चलाउने त मान्छे नै हो जसका हिमाइतेका हातबाट त्यो चल्छ त्यसैका पक्षमा बोल्छ त्यसैले तिमीहरू ऐन र अड्डा अदालतका भरमा पर्ने हो भने चुप्प लागेर आफ्ना बाबु बराजु जसरी जोतिएर आए त्यसै गरी गोरु बनेर जोत्यो होइन आफ्ना बुद्धि र बर्कतमा भरोसा छ भने आओ मैदानमा के कुरा गर्नुभयो देवु गुरु अब हामी कमारा झैँ जोत्तिनु बाबुबाजी जति लाठा त छैनौँ तपाईँहरूका कृपाले हामीले केही नभानी हामी पनि मान्छे रहेछौँ भन्नेसम्म त पत्तो पाएका छौँ है जान जान अन्याय र अत्याचार सहनु कसरी अब त्यस्ता कुरा छैनन् शोभिते माझीको युवा जोस यसै गरी केही दिनमा नै सङ्क्रामक रूपमा युवा पुस्तामा फैलियो अब प्रष्ट रूपमा नयाँ पुस्ताका माझी दनुवारहरू पुरानो परिपाटी शोषण र दमनको सामाजिक परिपाटीका विरुद्धमा मोर्चाबन्दी गरेर उभिएका देखिए उनीहरूको यही प्रवृत्तिलाई गहिरोसँग निहालेर रहेको बुढो भूमा माझी समाजको भविष्यप्रति बडो चिन्तित देखियो हुन त नयाँ पुस्ताको यस विद्रोहले त्यहाँका माझीका जीवन पद्धतिमा कुनै ठुलो फरक पार्ने कुरा थिएन किनभने जहाँ अरू खेतीवाल समाजका पारिवारिक र सामाजिक सम्बन्धमा धरती र त्यससँगको सङ्घर्षले एउटा अन्तर्गाँठो पारेको हुन्छ र त्यो गाँठो साथ समाजको परिवारको र समूहको ढाँचामा नै एउटा विशृङ्खलता प्रष्ट हुन्छ त्यहाँ यस समाजमा अघिदेखि नै धरतीसँगको नाताको सिलसिलामा त्यति मजबुत अन्तर्ग्रन्थि देखिँदैन जीवन सङ्घर्षमा निजी धरतीको त्यति साह्रो उपयोग नभएका अधिकांश जीवन खोला र अर्काका ज्याला बुहुनीमा भर पर्ने यी कृषक जीवहरूका एक पुस्ता र अर्को पुस्ताका बीच सहश्रम र सहप्रयासको त्यति टटकारो स्वरूप नै थिएन यस किसिमको बाउ छोराको बीचमा नै तटस्थताको परम्परा भएको समाजमा नयाँ पुस्ताको पुराना पुस्ताप्रतिको बेसरोकारको अवज्ञाको प्रवृत्ति कुनै नौलो कुरो भन्न सकिन्न त्यस्तो खालको परम्परागत चलिआएको अवज्ञा र तटस्थतालाई विद्रोहको संज्ञा पनि दिन मिल्दैन तर आज आएर युवा पुस्तामा जुन अघिल्लो पुस्ताको परिपाटी र जीवन पद्धतिप्रतिको अवज्ञा र असहयोगको प्रवृत्ति देखा परिरहेको थियो यो एउटा सङ्गठित विद्रोहको रूपमा फुट्ने खालको थियो आज यी माझीका छाउराहरू हाम्रो चलिआएको चलनलाई नागेर अब काजीका बेठ बेठदेगारी नदिने गाँठो बनाउँदैछन् भने भोलि गएर हामीले यिनलाई तलाएर कसरी खाने काजीका बैठकमा घैँटु पण्डितले शङ्कित स्वरमा आफ्नो मनको डर प्रकट गरे के त्यहाँसम्म पुगिसके यी माझी केटाहरू बुढाकाजीले पनि शङ्कित स्वरमा सोधे पुगेनन् त वंशीजी मोहालले पनि घैँटुकै समर्थन गरे साना काजीका सहरिया पाउनका लागि दुवाली थुन्ने कुरालाई लिएर माझी ठेट्नाहरूले जुन विरोधी भाव देखाए त्यसबाट उनीहरूको मनसाय प्रष्ट हुँदैन र दुवाली थुन्न कति ठिटाहरूले सघाउ गरे भन त बिजार बुढा तिमी नै भूमा बुढो पनि काजीका बैठकमा गाउँका ठुला बडाकै समकक्ष बसेर त्यहाँको अंशियार बन्न पुग्थ्यो अक्षर ऊ आफ्ना जातका तन्देरी केटाहरूको परम्परा विरोधी बढ्दो प्रवृत्तिदेखि आफै भित्रभित्रै सन्त्रसित भइरहेको थियो र अहिले वंशी जिम्बवालको आफैसँगको ठाडो सोधनीले त ऊ त्रासका साथै लज्जा पनि अनुभव गर्न थालेको थियो उसले आफ्ना केटाहरूको संरक्षण गर्नु पहिलो कर्तव्य ठानेर हात जोडेर भन्यो हो जे मलज्यू माझी केटाहरू हाम्रा कुरा दिन दिन लत्याउने पारा निकाल्न लागेका छन् तर उनीहरूले आफ्नै बुद्धिले त त्यसो कहाँ गरे हुन् र यी लडमुखा लिँडा गोरु जस्ता माझीका छाउरा त कसले उकासेको छ त यिनलाई बुढाकाजी समस्याको तहमा पुग्न चाहेको देखिए त्यहाँ भएकाले आफू आफूमा मुखामुख गरे अरू त कसले उकास्ला र गिरी मास्टर र देवु पनेरू बाहेक आखिर गाउँमा मै हुँ भन्ने आफूलाई निकै टाठाबाट सम्झने यिनै त छन् कुरो सध्य र विसध्य त के हो तर मैले सुने अनुसार गिरी मास्टरले प्रौढ कक्ष भनेर राति राति माझी दनुवारका छोराहरूलाई भेला गराएर राजनीति पढाउँछ अरे देवु पनेरु उसलाई हौस्याउँछ अरे विष्णु साहुले बडो रहस्य खोले चाहिँ भन्यो ऊ पनि काजीका ठुला बडा भेला हुने बैठकमा बराबर भेला हुने गर्थ्यो र आफूलाई गाउँका अरू ठुला बडाहरूकै समकक्ष ठान्थ्यो किनभने दस बाह्र वर्ष अघि तुमडी भएर यस गाउँमा पसेको यो धुलीखेल श्रेष्ठले यहाँ आएपछि यिनै ठुला ठालुका प्रतापले अरू निमुखा तानलाई जिप्ट्याएर दुई तिन सय रोपनी जग्गा र लाखौँ जेथाको एउटा पसल महाजनी कारोबार जोडिसकेको छ त्यसैले यी ठुला ठालुका विरोधमा भुइँकिरा रैतीले टाउको उठाउन खोज्दा उसलाई पनि डर लाग्छ यस्तो त अगाडि कहिल्यै भएको थिएन ख्वामित बोडो भुमाले भन्यो हाम्रा माझीको जातले निमकको बेनिमक गर्न जाने थिएन तर देवे पनुरु र गिरी मास्टरको देवे पनेरु उही हाम्रो पुरेतको छोरो काजीले सम्झन कोसिस गरे त्यो त साना काजीका विरोधमा परार प्रधानमा पनि उठेको थियो होइन प्रधानमा उठेको त हरिकृष्ण सन्यासी हो जिम्वालले भने तर देवु पनेरू उसैको मद्दतकारी भएको थियो बुझे काजीले भने जे होस् त्यो हाम्रै पुरेतको छोरो होइन देवु पनेरू अर्थात् देवराज पनेरू एकजना सामान्य कर्मकाण्डी पण्डितको छोरो उसका बाबु दिल्लीराम पनेरू यसै सिपा मण्डनका क्षेत्रमा कर्मकाण्ड गरेर जीविका गर्थे उनी र त्यहाँ सेरोफेरोमा उनको एक किसिमले जागजागिनी थियो भने हुन्छ चतुर्भुज काजीको बाबुकै पालादेखि नै काजी खलक पनि यिनैका जजमानीमा थिए र उनले पनि आफ्ना सामर्थ्यले भेटेसम्म काजी खलकको जयनी गरेर आफ्नो पुरै त्यहीँको कर्तव्य पालन गरेर आएका थिए तर देवु पनेरु र गिरी मास्टर भन्दा पनि सोभिते माझी पो माझी केटाहरूको नेता बनेको छ अरे विष्णु साहुले भन्यो हुन पनि भागेर चार पाँच वर्ष सहर बसेर आएपछि त्यो माझी केटो आफूलाई के नै पो सम्झन लागेको छ है हामीसँग बाटाघाटामा भेट्दा पनि रौँ बराबर नगर्ने हिँड्छ कतिपल्ट त उसले मसँग रारो गर्न पनि अघि सरेको छ